अझै मेरो गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत कृषि प्राथमिकतामा युवाहरूको बेरोजगारी समस्या समाधान गर्न अध्यक्ष रोजगार कार्यक्रम लागू गरिने सुदूरपश्चिमको प्रदेशसभा बैठक आज पनि स्थगित दार्चुलामा मदिरा सेवन गरी घरमा आगजानी जलेर श्रीमतीको मृत्यु बैतडीको दुगेडा केदार गाउँपालिका घरमा हुने सुत्केरी शून्य घोषणाको अभियानमा नियमित रूपमा विद्यालयमा ल्याउन निशुल्क सेनेटरी प्याड प्रस्तुत गर्ने सहयोग रिपोर्ट कैलालीमा तेह्र वर्षीय बालिका बलात्कारको आरोपमा तीनजना पक्राउ कैलाली कञ्चनपुरमा भारतीय तरकारी र फलफुलको आयातमा रोक र बाजुरा प्रहरी गाँजा फडानी अभियानमा सक्रिय कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा एपिएफ र गण्डकी बीचको खेल वर्षाले प्रभावित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot NP र युनिटी खबर डट कमबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट अनि म शेर भण्डारी सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु अझै मेरो गाउँपालिका डडेलधुराले आज आर्थिक वर्ष दुई हजार छ्यात्तर सतहत्तरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ सुखी र समृद्ध अझै मेरोको आधार कृषि पर्यटन शिक्षा र व्यवस्थित पूर्वाधार भन्ने मूल नाराका साथ गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले पाँचौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ कृषि पेसालाई व्यावसायिक र सम्मानित पेसाको रूपमा विकसित गर्नका लागि गाउँपालिकाको को प्रमुख पेसाका रूपमा रहेको कृषि प्रणालीलाई आधुनिकीकरण भूगोल सापेक्ष वातावरण तथा जलवायु अनुकूल बनाउँदै आर्थिक वृद्धिको दिगो आधार तय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ गाउँपालिकाको प्रमुख सम्भावनाको रूपमा रहेको भटमास उत्पादनलाई बढाउन तथा जनताको प्रमुख बालीको रूपमा विकास गराउन बिउमा उल्लेख्य अनुदान लगायत अन्य आवश्यक कार्यक्रममा बजेट छुट्याइने गाउँपालिका अध्यक्ष भट्टले बताएका छन् केन्द्र सरकार प्रदेश सरकार र स्थानीय तहको सहकारीमा भटमास जुन कार्यक्रमलाई प्रभाव प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ साथै भटमास प्रशोधन केन्द्र निर्माण गर्न निजी क्षेत्रसँग समन्वय तथा आकर्षण गर्ने नीति लिने जनाइएको छ माटो परीक्षण रोग परीक्षण कृषि विशेषज्ञ सहितको शिविर प्रत्येक ओडामा सञ्चालन गरिने भएको छ गाउँपालिकामा नाङ्गा डाँडा तथा घर बगैँचामा फलफुल बगैँचा स्थापना कृषक तालिम कृषि मेला प्रदर्शनी उन्नत र परम्परागत बिउ वितरण साना सिँचाइ तथा प्लास्टिक पोखरी भकारो सुधार तरकारी नर्सरी स्थानीय कुखुरा च्याउ उत्पादन फलफुल воду, कलमी मार्फत उन्नत बिरुवा उत्पादन घाँस खेती प्रवर्धन सहकारी र समूह मार्फत बाख्रा तथा कुखुरा पालन व्यवसाय निजी कृषि तथा पशुपालन फर्म विकास कृषक उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने भएको छ व्यावसायिक कृषकलाई परिचित परिचय पत्र वितरण गरिने कार्यक्रमलाई कृषकको पहिचानसँग जोडिने गरी थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ सबैलाई कृषि पेसामा आकर्षण गरी नमुनाको रूपमा एक गाउँपालिका स्तरको नमुना कृषि फार्म विकास कार्यक्रम सञ्चालन गरिने भएको छ मनोबल उच्च राख्न अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सुरु गरिने भएको छ अझै मेरो गाउँपालिकामा नमुना तथा प्रयोगको रूपमा चिया खेतीको सुरुवात गरिने भएको छ यस्तै औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरी उद्योग स्थापना गर्नका लागि संघ प्रदेश सरकारसँग सहकार्य गर्ने गाउँपालिकामा स्थानीय श्रमशिप र प्रविधिमा आधारित लघु उद्योगहरू स्थापना गराउने परम्परागत घटलाई स्तरीकरण तथा प्रविधि मैत्री गर्ने गाउँपालिकाभित्र रहेका उद्योग र व्यवसायलाई व्यवस्थित गरी करको दायरामा ल्याउने सानो गहना तथा मझौला उद्योग सञ्चालन गर्न चाहने आन्तरिक तथा बाह्य लगानीकर्तालाई दर्ता शुल्क तथा तीन वर्षसम्मको कर निशुल्क गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ गाउँपालिकाभित्र रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको पूर्वाधारको निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने यहाँका सबै ऐतिहासिक पर्यटकीय तथा धार्मिक स्थलको श्रव्य दृश्य सामग्री तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गरिने कोट देवल जगन्नाथ डागेश्वरी कोला दुर्गा भगवती चुरा बेताल हङ कंसराज घनघस्या लेक लगायतका स्थानको समग्र गुरु योजना निर्माण गर्ने कार्य सञ्चालन गरिने भएको छ पर्यटन स्थल पहुँच मार्ग निर्माण विस्तार तथा सहजीकरणमा जोड दिइने होमस्टे खरवास कार्यक्रमको सञ्चालन गरिने गन्तव्य अजेमेरो कार्यक्रमको शुरूआत गरिनुका साथै पर्यटन व्यवसायको सहयोगमा अजेमेरो भ्रमण प्याकेज निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ गाउँपालिकामा एकवटा एक पार्कको कार्यक्रम सञ्चालन गरिने भएको छ यसै गरी गाउँपालिकाभित्रका सहकारी संस्थाहरूलाई उत्पादनशील र रोजगारी सिर्जना गर्ने कार्यक्रमतर्फ प्रोत्साहित गरिने भएको छ नागरिकलाई बैङ्किङ सेवामा पहुँच अभिवृद्धि गर्न गाउँपालिकाभित्र स्थापित बैङ्क तथा वित्तीय संस्थाहरूलाई जनताको घर दैलोसम्म पुग्ने वातावरण सिर्जना गर्ने गाउँपालिकाभित्र थप वित्तीय संस्था स्थापना गर्नका लागि आकर्षण वातावरण सिर्जना गर्ने गाउँपालिकाभित्र थप वित्तीय संस्था स्थापना गर्नका लागि आकर्षण गर्ने नीति अवलम्बन गर्ने वित्तीय संस्थाहरूलाई व्यावसायिक कृषि तथा अन्य आयमूलक कार्यमा ऋण लगानी तथा अनुदान गर्न सहजीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ यस्तै युवाहरूको बेरोजगारी समस्या समाधान गर्न अध्यक्ष रोजगार कार्यक्रम लागू गरिने भएको छ सम्पूर्ण बालबालिकालाई शिक्षामा सबैको पहुँच पुर्याउँदै प्राविधिक व्यावसायिक र अङ्ग्रेजी माध्यमको पढाइ सञ्चालन गर्ने नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिने सामुदायिक विद्यालयहरूमा जनप्रतिनिधि कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षकका सन्ततिलाई भर्ना गर्ने उत्प्रेरित गरिने भएको छ नयाँ प्राविधिक विद्यालय सञ्चालन गर्ने विद्यालयलाई विशेष अनुदान सहयोग गर्ने भौतिक रूपमा अति आवश्यक देखिएका विद्यालयको पहिचान गरी पूर्वाधार विकासमा गाउँपालिकाले सहयोग गर्ने भएको छ ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम अनुरूप साठी वर्ष माथिका नागरिकहरूलाई नियमित स्वास्थ्य परीक्षणका लागि जनप्रतिनिधिसहित घर घरमा स्वास्थ्य कर्मी जाने अभियान सञ्चालन गरिने भएको छ पच्चिस सय अस्पताल स्थापना गर्न उपयुक्त जग्गा पहिचान गरी निर्माण कार्य अघि बढाउन प्रदेश र सङ्घीय सरकार समक्ष पहल गरिने भएको छ यस्तै सबैभन्दा बढी खानेपानीको समस्यामा रहेको वडा नम्बर पाँच र छको समस्या समाधान गर्न स्वर्णाय लिप्ट बहु उपयोगी खानेपानी तथा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न तथा त्यसको निर्माणको लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने वडा नम्बर तिनको खानेपानी अभाव भएको बस्ती र वडा नम्बर दुईको हाट रुल्ली जिजोडा लगायतका बस्तीको खानेपानी समस्या समाधान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ महिलासँग गाउँ सरकार कार्यक्रम मार्फत आयार्जनका कार्यक्रम लागू गर्ने दलित विपन्न समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि शिव विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ यस्तै खोलिएका ट्र्याकहरूको ग्रेड सुधारी स्तर उन्नति मोड सुधार र चौडाइ विस्तार गर्दै यस आर्थिक वर्षमा जिल्ला सदरमुकामबाट गाउँपालिका केन्द्र तथा ओडा केन्द्र जोडिने सड़कहरूको ग्राभिल कार्य अगाडि बढाइने साथै समग्र आर्थिक सामाजिक क्रियाकलापहरू विस्तार गर्न गुणस्तरीय सड़क निर्माणका लागि एक गाउँ एक सड़क मार्फत सबै ओडा सदरमुकाम र गाउँपालिका सदरमुकाम जोड्ने बाह्र महिना चल्ने सड़क निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा विस्तार हुने नागरिकलाई नजिकबाट सेवा प्रवाह गरी सुशासन कायम हुने सामाजिक सुरक्षा तथा मानव विकासका सूचकहरू शिक्षा स्वास्थ्य स्वास्थ्य भौतिक पूर्वाधार सरसफाई खानेपानी उल्लेखनीय प्रगति हुने रोजगारीका अवसरहरू सिर्जना हुने राज्यले लिएका नीति र दिगो विकासका लक्ष्य विभिन्न रणनीतिक लक्ष्य तथा पन्ध्र पञ्चवर्षीय योजनाको लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको गाउँपालिकाका अध्यक्ष भट्टको भनाइरहेको छ अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुझाव राखेपछि गाउँ कार्यपालिकाबाट सर्वसम्मतिमा पारित भएको छ उक्त कार्यक्रमको रेडियो युनिटीले प्रत्यक्ष प्रसारण समेत गरेको थियो डडेलधुरामा स्थानीय स्तरमा शिक्षा अधिकारका लागि अनुगमन र पैरवी विषय कार्यशाला सम्पन्न भएको छ डुनिबा बाल सरोकार समूह नेपालको आयोजनामा शुक्रबारदेखि सुरु भएको स्थानीय स्तरमा शिक्षा अधिकारका लागि अनुगमन र पैरवी विषय तिन दिने कार्यशाला आज समापन भएको हो लुनिबाका कार्यक्रम निर्देशक नरेन्द्र डङ्गोली शिक्षा शिक्षाको महत्त्व नेतृत्व र नेतृत्व सिप लगायतका बारेमा पैरवी गरेका थिए तिन दिनसम्म सञ्चालन भएको कार्यक्रममा बाल अधिकार कर्मी मिलन धरेलले शिक्षाका बारेमा रहेको भ्रम र वास्तविकता पैरवी र अभियान शिक्षा अधिकार प्रवर्धनका लागि युवा अभियानका बारेमा कार्यक्रममा प्रकाश पारेका थिए कार्यक्रमका सहभागी युवाहरूले तिन दिने कार्यशालाबाट शिक्षा अधिकारका लागि अनुगमन र पैरवीका विषयमा धेरै ज्ञान हासिल गरेको बताएका छन् लुनिभाका कार्यक्रम निर्देशक नरेन्द्र डङ्गोले कार्यशालामा सिकेका कुराहरू व्यवहारमा लागू गर्न सहभागीहरूलाई अनुरोध समेत गरेका थिए तिन दिनसम्म चलेको कार्यशालामा अमरगढी नगरपालिका अजमेरू र गन्याधुरा गाउँपालिकाका शिक्षासँग सम्बद्ध युवा तथा महिलाहरूको सहभागिता रहेको थियो सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः दोस्रो पटक पनि स्थगित भएको छ सरकारले आर्थिक वर्ष दुई हजार छहत्तर सतहत्तरका लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखाएपछि आइतबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो यसअघि बजेटमा असन्तुष्टि जनाउँदै काङ्ग्रेस र राजपाले रातो किताब चलाएका थिए सूचना टाँस गर्दै प्रदेशसभा सचिवालयले अर्को बैठक आउँदो असार एघार गते बिहान आठ बजे बस्ने गरी स्थगित गरिएको जनाएको छ यसअघि गत असार पाँच गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि सभामुखले असार सात गतेसम्मका लागि बैठक स्थगित गरेका थिए प्रतिपक्षी दलका सांसदले बजेट संशोधन हुनुपर्ने माग गरे पनि सरकार संशोधन गर्ने पक्षमा देखिएको छैन आर्थिक मामिला तथा अर्थमन्त्री झपट बहादुर बोहराले बजेट सन्तुलित रहेकाले कुनै पनि हालतमा संशोधन नहुने बताएका छन् सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष दुई हजार छहत्तर सतहत्तरका लागि असार एक गते अठाइस अर्ब सोह्र करोड बीस लाख पैँतिस पैँतिस हजारको बजेट ल्याएको थियो दार्चुलाको नौगाड गाउँपालिका दुई सुन्डुमुन्डुमा एकजनाले अत्याधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजनी गरेका छन् मदिरा सेवन गरी अन्दाजी बत्तीस वर्षीय शेरसिंह बडाले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी तीस वर्षीय श्रीमती विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ शनिबार राति बाह्र बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए घरमा आएर झगडा गरेपछि पुरै परिवार घर छाडेर जङ्गलतिर भागेको नौगाड गाउँपालिका दुईका वडा सदस्य जयभान सिंह ठगुन्नाले बताएका छन् घरमा कोही नभएको भन्दै बडाले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरू फर्किएका थिए बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिएन घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताएका छन् आगो लागेको घरभित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो बुबा बहादुर बडाल र आमा मङ्गली देवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दिपेन्द्र बहादुर शाही घटनास्थल पुगेका छन् आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झै झैझगडा भयो आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताएका छन् स्थानीयवासीले रातभर लगाएर आगो नियन्त्रणमा लिएका थिए अब रिपोर्टको पालो डडेलधुराको घटाल माध्यमिक विद्यालय नुवाकोटमा निशुल्क सेनिटरी प्याडको व्यवस्था भएपछि विद्यालय आउने छात्राहरूको संख्या बढेको छ प्रस्तुत छ सहकर्मी शेर भण्डारीको एक रिपोर्ट डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर तिनमा रहेको घटाल माध्यमिक विद्यालयमा विद्यालयले महिनावारी भएका छात्राहरूका लागि सेनेटरी प्याडको व्यवस्था गरेपछि महिनावारी भएर विद्यालयमा आउने छात्रा विद्यार्थीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको विद्यालयले जनाएको छ महिनावारी भएका बेला छात्रा विद्यालय आउन नसक्दा उनीहरूको पढाइ प्रभावित बनेपछि सेनेटरी प्याडको व्यवस्था गरिएको हो कुनै समय महिनावारी भएपछि विद्यालयमा नआउने छात्राहरू अहिले भने विद्यालयमा निशुल्क सेनेटरी प्याड पाउन गर्न थालेपछि विद्यालयमा नियमित रूपमा आउन थालेका छन् विद्यालयमा सेनेटरी प्याडको व्यवस्था भएपछि निकै सहज भएको बताउँछिन् घटाल माध्यमिक विद्यालय कक्षा दसमा अध्ययनरत छात्रा पर्मिला राई पहिले हाम्रो विद्यालयमा प्याडको व्यवस्था नहुँदाखेरि म छात्राहरू महिनावारी हुँदा घरमा बस्ने गर्दथे र छात्राहरूको उपस्थिति पनि कक्षा कोठामा छात्रभन्दा कमै हुने गर्दथ्यो अहिले विद्यालयमा प्याडको व्यवस्था भइसकेपछि छात्राको भन्दा छात्राको बढी उपस्थिति हुने गर्दछ र हामीलाई पनि सजिलो भइरहेको छ विद्यालय आउन र म्याडमसँग आफ्नो समस्याहरू राख्न पनि सजिलो सजिलो भइरहेको छ सबै छात्राहरू महिनावारी भएपछि शिक्षक तथा शिक्षिकालाई भन्न लजाउने गर्दछन् त्यही भएर सेनेटरी प्याडको जिम्मेवारी विद्यार्थीहरूलाई नै दिने हो भने अझ सहज हुने बुझाइ कक्षा दसमै अध्ययनरत अर्की छात्रा महेश्वरी जोशीको छ अहिले हाम्रो स्कुलमा प्याडको व्यवस्था भएर हामीहरूलाई धेरै सजिलो भएको छ त्यही प्याडको व्यवस्था भएर पनि म्याडमहरूलाई त्यो व्यवस्थापन नगरिकन विद्यार्थीलाई दिएपछि राम्रो हुन्थ्यो कि जस्तो लाग्छ कि अब सबै छात्राहरूले पनि म्याडमहरूलाई भन्न सक्दैनन् तापनि केटीहरूलाई आफ्नो साथीहरूलाई भन्न सक्छन् त्यही भएर केटीहरूलाई नै त्यो प्याडको जिम्मेवारी दिएपछि राम्रो लाग्ला भन्ने जस्तो मेरो मनमा लाग्छ सुरु सुरुमा विद्यार्थीहरू महिनावारी भएको बेला सेनेटरी प्याड माग्न लजाउने माग्न नसक्ने तर आफूले सम्झाइ बुझाइ गरेपछि अहिले भने निर्धक्कका साथ माग्ने गरेको बताउनुहुन्छ घटाल माध्यमिक विद्यालय नुवाकोटका शिक्षिका गीतानाथ विद्यालय आएर त्यो समस्याले घर जाने विद्यालयमा बस्न नसक्ने अवस्था चाहिँ पूर्णतया न्यून भएको छ त्यो बन्द नै भएको छ उनीहरूले एकदमै एकदमै सहज महसुस गरेका छन् उनीहरू म जहाँसुकै जुनसुकै क्लासमा भए पनि मलाई आएर भन्छन् यस्तो यस्तो समस्या पऱ्यो म्याम भन्नुहुन्छ अनि म गएर उनीहरूलाई लिएर दिन सक्ने एकदमै सजिलो सहज ठाउँमा हामीले उपयोग सुरुमा चाहिँ उनीहरू अप्ठ्यारो मान्ने त्यो अवस्था थियो मैले काउन्सिलिङ गरिसकेपछि यो भनेको एउटा सामान्य समस्या हो तिमीहरूले त्यस्तो केही अप्ठ्यारो मान्नु पर्दैन भनेर उनीहरूलाई सम्झाइ बुझाइ गरिसकेपछि आजभोलि उनीहरू निर्धक्कता साथ माग्छन् त्यस्तो अवस्था छैन महिनावारी भएको बेला विद्यालयमा छात्राहरूलाई असहज हुने गरेकोमा आफ्नै व्यक्तिगत खर्चमा विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको बताउनुहुन्छ घटाल माध्यमिक विद्यालय नुवाकोटका प्रधानाध्यापक गणेश बहादुर सावत यो हाम्रो विद्यालयमा अब यो किशोर अवस्थाको विद्यार्थीहरूलाई खास गरेर छात्राहरूलाई विद्यालयमा मेन्सको पिरियडमा अलिक प्रब्लम हुने देखिएकोले गत वर्ष मैले सुरुमा आफ्नै खर्चबाट मैले त्यो व्यवस्था प्याडको व्यवस्थापन गरिदिएर हाम्रो विद्यालयको हाई स्कुलमा शिक्षण गर्ने म्याडम गीतानाथलाई यसको जिम्मेवारी दिएको थियो र यसको प्रतिफल एकदमै राम्रो देखियो विद्यार्थीहरू जुन छाताहरू यसो मिन्स भएको बेलामा जुन घर बस्ने प्रवृत्ति थियो त्यो त्यसमा सुधार भएर विद्यार्थीहरू यहाँ विद्यालय आउने क्रम जारी भयो र यसपालि मैले सुरुमा नै घोषणा गरेँ यसपालि विद्यार्थीहरूलाई निशुल्क प्याडको व्यवस्थापन गर्ने भन्ने घोषणा गरेको छ र यसको लागि अब मैले स्रोतको लागि म खोजीमा छु उनी अवश्य नै विद्यार्थीहरूको समस्या समाधान गर्न सक्नेछौँ भन्ने विश्वास छ सिंह दरबारको अधिकार गाउँ गाउँमा आयो भन्ने हल्लामै सीमित रहेको छ महिनावारी भएको बेला अति आवश्यक मानिने सेनेटरी प्याड अध्यापकले आफ्नो व्यक्तिगत खर्चमा किन्नुपर्ने अवस्था छ युनिटी खबरका लागि घटाल माध्यमिक विद्यालयबाट शेर भण्डारीको रिपोर्ट तपाईँ युनिटी खबर सुनिरहनु भएको छ पैतडीको दुईगडा केदार गाउँपालिकाका घरमा हुने सुत्केरी शून्य घोषणाको अभियानमा कैलालीमा तेह्र वर्षीय बालिका बलात्कारको आरोपमा त्रिजना पक्राउ कैलाली कञ्चनपुरमा भारतीय तरकारी र फलफुलको आयातमा रोक बाजुरा प्रहरी गाँजा फटाने अभियानमा सक्रिय कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा एपिएफ र गण्डक बीचको खेल वर्षाले प्रभावित लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला चौडी सामुदायिक वन उपभोक्ता समूहको सूचना श्री चौरी सामुदायिक वन उपभोक्ता समूह अमरगढी नगरपालिका वडा नम्बर छ कोट काँडेको चार किल्ला सिमाना पूर्वमा गुनेगाड चौडा वन पश्चिममा खुल्लीगाड रानी वन उत्तरमा आवादी र दक्षिणमा त्यही गाड यी चार किल्लाभित्र काँचो सुको रुख काट्न स्याउला सोतर दाउरा घाँसपात चोरी सिकारी वनमा आगो लगाउने जस्ता क्रियाकलापहरू गर्ने व्यक्तिलाई वन ऐन अनुसारको कडाभन्दा कडा कारवाही गरिने जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ चौडी सामुदायिक वन उपभोक्ता समूह अमरगढी नगरपालिका वडा नम्बर छ काँडे डडेन्दुरा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio Unity dot com dot NP र युनिटी खबर डट कमबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ अझै मेरो गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत कृषि प्राथमिकतामा युवाहरूको बेरोजगारी समस्या समाधान गर्न अध्यक्ष रोजगार कार्यक्रम लागू गरिने सुदूरपश्चिमको प्रदेशसभा बैठक आज पनि स्थगित दार्चुलामा मदिरा सेवन गरी घरमा आगजनी जलेर श्रीमतीको मृत्यु लगायतका समस्या समाचार अब बाँकी प्रसङ्ग बैतडीको दोगेडा केदार गाउँपालिका घरमा हुने सुत्केरी शून्य पालिका घोषणाको अभियानमा लागिरहेको छ पहिलेबाटै सुरु भएको यो कार्यक्रम स्थानीय सरकार आइसकेपछि तीव्रताका साथ अघि बढेको हो अझै पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने स्वास्थ्य संस्थामा सुत्केरी गराउन लैजाँदा बाटोमै भएर फर्काएर घर लैजाने चलन रहेकोले घरमा हुने सुत्केरीलाई शून्यमा पुर्याउने अभियानलाई प्राथमिकता दिएको दोगेडा केदार गाउँपालिकाले जनाएको छ यस्तै पुरुषको तुलनामा महिला शारीरिक रूपले कमजोर हुने भएकाले पनि उनीहरूको स्वास्थ्य सुधारका लागि यस्ता प्रयास अगाडि सारेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनु भएको छ पालिकाका दुई ओडालाई घरमा सुत्केरी शून्य ओडा घोषणा गरेर सकिएको बताएका छन् यस्तै शुक्रबार मात्र पालिकाको ओडा नम्बर पाँचलाई घरमा सुत्केरी शून्य ओडा घोषणा गरेको छ ओडाभरका सबै गर्भवतीले गएको दुई वर्ष यता स्वास्थ्य संस्थामै आएर सुरक्षित बच्चा जन्माएकाले ओडाले घरमा हुने सुत्केरी शून्य ओडा घोषणा गरेको हो केही समय अघिबाटै सुत्केरी शून्य ओडा घोषणाको तयारीका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको थियो दुई वर्षमा ओडाका सबै गर्भवती कति छन् खोजी गरी सबै स्वास्थ्य संस्थामा आएर सुत्केरी भएपछि घोषणा कार्यक्रम गरेको स्वास्थ्य कर्मीहरूले बताएका छन् तेह्र वर्षीय बालिकाको सामूहिक बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले तीनजनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका पन्ध्रका फटुलाल चौधरी विजय चौधरी र ओडा नम्बर सात मनहेराका झगरु चौधरी रहेका छन् रातिको समयमा जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन् घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिएका छन् कञ्चनपुरमा भारतीय तरकारी र फलफुलको आयातमा रोक लगाइएको छ विषादी परीक्षण बिना भारतीय तरकारी र फलफुलको आयातमा प्रतिबन्ध लगाउन भन्सार विभागले निर्देशन दिएपछि आयातमा रोक लगाइएको हो भन्सार विभागले असार दुई गते नै परिपत्र गरे पनि दुई जिल्लाका भन्सार कार्यालयहरूले भने शुक्रबारदेखि मात्रै तरकारी र फलफुलको आयातमा रोक लगाएका हुन् भन्सार विभागको परिपत्रमा क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएका सबै फलफुल तथा तरकारी आयातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ भन्सार कार्यालय कैलालीका निमित्त प्रमुख गोपी कृष्ण उप्रेतीले भन्सार विभागको परिवर्तपछि तरकारी र फलफूलको आयात रोकिएको स्वीकार गरेका छन् भन्सार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामप्रसाद पोखरेलले पनि क्वारेन्टाइन जाँचको प्रमाणपत्र नभएपछि फलफूल र तरकारी आयात रोकिएको जानकारी दिएका छन् कैलाली र कञ्चनपुर भन्सारबाट दैनिक आलु प्याज हरियो तरकारी खुर्सानी कागती आप लगायतका तरकारी र फलफूलका ट्रकहरू भित्रिँदै आएका थिए विषादी परीक्षण गरेर तरकारी ल्याउने निर्णय राम्रो भए पनि भन्सारमा क्वारेन्टाइन चेक जाँच गर्ने प्रयोगशाला नहुँदा समस्या हुने देखिएको छ कृषि उपज थोक बजार समिति अन्तरिका अध्यक्ष नन्दलाल भट्टले विषादी जाँच बिना तरकारी र फलफूलको आयातमा प्रतिबन्ध लगाउने सरकारी निर्णय स्वागत योग्य भएको बताउनु भएको छ जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न ठाउँमा गाजा फडानी अभियानमा सक्रियता देखाएको छ दुई हजार छ्यात्तर वैशाख एक्काइस गतिदेखि हालसम्म यस कार्यालय तथा मातहत प्रहरी इकाइहरूबाट खटी गएको गस्ती टोलीले जिल्लाको विभिन्न ओडा एरियामा आफै उम्रिएको खेतबारीमा एक सय पाँच रोपनी गाजाका बोटहरू फडानी गरे र नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ जिल्लाका विभिन्न ठाउँमा जङ्गलमा आफै उम्रेका गाजा खेती फडानी गरेर नष्ट गरेको प्रहरीले बताएको छ स्थानीय me up भाङ्गो नामको गाजा लागु औषध अन्तर्गत नेपालमा गैर कानुनी मानिँदै आएको छ गाजा फडानीका लागि अभियान सञ्चालन गरिएको र टोली जुन ठाउँमा गस्ती गर्छ त्यहाँ देख्ने बित्तिकै फडानी गर्ने अभियान रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले बताएका छन् विभिन्न ठाउँमा लगाइएका र आफै जङ्गलमा उम्रेका गाजा खेती नसकेसम्म फडानी कार्य जारी रहने डिएसपी भाटको भनाइरहेको छ गाजा लागु औषध भएकाले गाजा खेती उत्पादन खरिद बिक्री तथा ओसार पसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले बताएका छन् कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम एपिएफ र गण्डकी प्रदेशबीचको खेल वर्षाले प्रभावित भएको छ कञ्चनपुरमा आज तय भएको एपिएफ र गण्डकबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको छ खेल रद्द भएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् यो खेल रद्द भएपछि समूह कमा रहेका एपिएफले दुई खेलमा तीन अङ्क जोडेको छ एपिएफ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ यस्तै गण्डकी प्रदेश तीन खेलमा एक अङ्क जोडेको छ गण्डकी पुछारमा रहेको छ महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा आठ महिला टिमको सहभागिता रहेको छ जसमा सात प्रदेश र एक विभागीय टिम एपिएफको सहभागिता रहेको छ आठ टोलीलाई दुई समूह विभाजन गरिएको छ प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख पाउने भएका छन् प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीस हजार पाउने भएका छन् यस्तै विधागत रूपमा उत्कृष्ट हुनेले पन्ध्र र पन्ध्र हजार पाउने आयोजकले जनाएको छ प्रतियोगिताका लागि अनुमानित अठासी लाख खर्च लाग्ने आयोजकले जनाएको छ जसमा पैँतिस लाख राष्ट्रिय खेलकुद परिषद राखे बले उपलब्ध गराउने आयोजकले जनाएको छ अब पालो जनआवाजको आजको जनआवाजमा हामीले विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएपछि कस्तो फाइदा पुगेको छ भनेर केही किशोरीहरूलाई सोधेका छौँ प्रस्तुत छ सहकर्मी गोमती भाटले सङ्कलन गरेको उहाँहरूको आवाज जस्ताको त्यस्तै नमस्ते मेरो नाम खेमा बोरा म कक्षा दस टेक्निकलमा पढ्छु मेरो घर जोरायल सेनिटरी प्याड अहिलेसम्म त हाम्रो स्कुलमा वितरण गरेका छैन खै अपरजेटमा मागेपछि त्यही पनि पैसा तिर्नुपर्छ स्कुल आउँदाखेरि पहिला चार दिनसम्म बस्नु पर्थ्यो पहिला पहिला मै पनि फर्स्ट हुँदाखेरि हामीलाई त्यो प्याड भन्ने आउँदै थिएन प्याड नभएर ब्लडकै बेन्चमा धेरै लाग्ने गर्थ्यो अस्ति पनि हाम्रो क्लासको साथीले धेरै ब्लड अब हुन्छ नि कसैको त धेरै ब्लड आउने त्यसले गर्दा उसको बेन्च नै खराब हो अब लाज भयो लाज मान्ने हुन्छ होइन स्कुलमा भएपछि कोही माग्न पनि सक्दैनन् अब सरहरूले पनि अब सरसङ्घको माग्ने म्याम हो र म्याम पनि त्यस्तै छन् अहिलेसम्म दिया पनि छैन सेनिटरी प्याज दिएपछि हामीलाई सजिलो भएको छ अहिले के अरे त्यो ब्लड पनि धेरै भइरहेको छैन त्यो प्याडले गर्दा विभिन्न रोगहरूबाट बच्न सकिया छ सरिता साउदो मेरो घर नवदुर्गा वडा नम्बर एक हो हाम्रो स्कुलमा सेनिटरी प्याडको धेरै प्रयोग गरिन्छ हामीलाई प्याड वितरण गरिन्छ र हाम्रो स्कुलमा प्याड राख्ने मेसिन पनि छ मेरो चार पाँच दिनसम्म स्कुल आउँथेनौँ र आजकल दैनिक स्कुल आइरहेका छौँ हाम्रो स्कुलमा प्याड वितरण भएपछि हामी दैनिक स्कुल आउँछु विभिन्न रोगबाट बच्नका लागि प्याडले सहयोग पुर्याएको छ मिश्वरी बोखरा हो मेरो घर अमरगढी नगरपालिका पाँच र हाम्रो विद्यालयमा प्याड वितरण भइरहेको छ पहिले पहिले प्याड वितरण नभएमा हामीहरूलाई स्कुल चार दिनसम्म आउन अप्ठ्यारो भइरहेको हुन्थ्यो अहिले प्याड वितरण भएको हुनाले हामीहरूलाई स्कुल आउन सजिलो भएको छ विभिन्न रोगहरूबाट बाँच्न पनि सजिलो छ स्कुलमा धेरै सुविधाहरू भइरहेका छन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिम प्रदेशको ट्राफिक अपडेट आज सुदूरपश्चिम प्रदेशमा सडक तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशको पश्चिमी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहे पूर्वका तथा मध्य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 कञ्चनपुरमा भारतीय तरकारी र फलफुलको आयातमा रोक र बाजुरा प्रहरी गाजा फडानी अभियानमा सक्रिय कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा एफिएफ र गण्डकी बीचको खेल वर्षाले प्रभावित समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot NP र युनिटी खबर डट कमबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हस्त समाचार बुलेटिनबाट हामी दुवै बिदा हुन्छौँ नमस्कार